नपठाऊ अरब बार बार नपठाऊ नपठाऊ अरब बार बार नपठाऊ यो धागोले बाँधेको समाचार नपठाऊ नपठाऊ र बार बार नपठाऊ यो धागोले बाँधेको समाचार नपठाऊ यति बेला बिरामी छिन् हाम्री धरती माता यति बेला बिरामी छिन् हाम्री धरती माता सन्तानको लासको उपहार नपठाऊ नपठाऊ अर बार बार नपठाऊ यो धागोले बाँधेको समाचार नपठाऊ कमाउन आएको युवालाई सधैँ सधैँ कमाउन आएको युवालाई सधैँ सधैँ बाकसमा राखेर लम्पसार नपठाऊ नपठाऊ अर बार बार नपठाऊ यो धागोले बाँधेको समाचार नपठाऊ चढाउँछु म बिन्ती सरकार तिमीलाई चढाउँछु म बिन्ती सरकार तिमीलाई नपठाऊ खाडीमा कामदार नपठाऊ नपठाऊ अर बार बार नपठाऊ यो धागोले बाँधेको समाचार नपठाऊ गर्छौँ देशमा शान्ति देऊ हामीलाई केही गर्छौँ देशमा शान्ति देऊ हामीलाई युवालाई खाडीमा सरकार नपठाऊ नपठाऊ र बार बार नपठाऊ यो धागोले बाँधेको समाचार नपठाऊ युवालाई खाडीमा सरकार नपठाऊ नपठाऊ र बार बार नपठाऊ यो धागोले बाँधेको समाचार नपठाऊ रुद्रपुर दुई रूपन्देही घर भई यतिखेर दोहा कतारमा रहनुभएका दीप मिलनको गजल थियो यो नमस्कार अनि आत्मीय स्वागत अभिवादन चौबिसै घण्टा सातै दिन प्रसारण हुने प्रवासी नेपाली तपाईँहरूको आवाज अनि ढुकढुकी बन्न सफल नेपाली संसार अनलाइन रेडियो मार्फत साप्ताहिक साहित्यिक कार्यक्रम स्वर्णिम प्रहरको दोस्रो बसाईमा साथमा छौ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण आत्मीय मन यो कार्यक्रम Nepali Sanchar online W W dot Nepali Sanchar dot com मार्फत हरेक आइतबार साँझ नेपाली समय पाँच पन्ध्र बजे तथा मेलबोर्न अस्ट्रेलियाको समय दस तीस बजेदेखि सुन्न सक्नुहुनेछ सँगै स्मार्टफोन प्रयोगकर्ता तपाईँले Nepali radio Nepali FM TuneIn radio Hamro Patro Nepali calendar I Nepali radio internet radio Nepali FM radio लगायतका एप्लिकेशन डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ खुसीको खबर स्वर्णिम प्रहरको बसाई पन्ध्र मिनट लम्बिएको छ करिब एक घण्टासम्म तपाईँसँगै रहनेछ स्वर्णिम प्रहर कार्यक्रममा तपाईँकै जीवन भोगाई अनुभव अनुभूतिसँग लिएका सुन्दर साहित्यिक शब्दबाटिका कहिले कविता गजल मुक्तक बनेर कहिले गीत लघु कथा लगायतका विभिन्न विधामा रचित सृजनाहरू वाचन हुनेछन् यो बसाईमा पनि तपाईँका केही सृजनशील आवाजहरू लिएर आएको छु यो यात्रामा पनि तपाईँको न्यानो साथ र सद्भावको अपेक्षा गरे है हामी सँगै रहनुहोला ल यति बेला कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप अर्जुन सुनाम र जुन रिजालको आवाज पस्किए बिबी अनुराईको संगीतभित्र अर्जुन सुनामको शब्द यो बसाइमा तिम्रै जलको आउँछ गीतपछि फेरि हाजिर हुनेछु हामी रहनु रहनुहोला ल छु तिमी गाउँ बेसीमा सात समुद्र पारेमा छु तिमी गाउँ बेसीमा तिम्रै झल्को आउँछ मेरी निर्मा लाग्थ्यो मोटो यति व्यथा अधुरै छ यो मन साह्रै पाक्छ सानो यो मन साह्रै पाक्छ यो मन साह्रै पाक्छ सानो यो मन साह्रै पाक्छ के रखा तिम्रै न्यासो लाउँछ मेरी निर्माया भन्दा ठूलो के हो भनेर सोद्धा मेरो मन हो भन्यौ धरती भन्दा फराकिलो के हो भनेर सोद्धा मेरो छाती हो भन्यौ पर्वत भन्दा अग्लो के हो भनेर सोद्धा म आफै हुँ भन्यौ हो साँच्चै तिमी तिम्रो मुटु र छाती भन्दा ठूलो र फराकिलो अनि तिमी भन्दा अग्लो यो संसारमा अरू केही छैन रहेछ तिम्रो जस्तै ठूलो मन मैले बनाउनै सकिन तिम्रो जस्तै फराकिलो छाती पनि हुनै सकेन घाम हिँड्ने आकाश भन्दा ठूलो मन हुनलाई धरती भन्दा फराकिलो छाती हुनलाई जिन्दगीको सतहदेखि गहिराईसम्मका लाभाहरू ओकल्नु निल्नु पर्ने रहेछ आँधी बिहेरीसँग जुझ्नु पर्दो रहेछ ज्वालामुखीमा डढ्नु पर्ने रहेछ हो आमा जिन्दगीलाई अर्थ्याउन तिमीले जस्तै आँसुका गीतहरूमा राख निकाल्न सक्नु पर्दा रहेछन् पीडाका धुनहरूमा लय भन्न सक्नु पर्दा रहेछन् कोलाहाल भीड़हरूको कोरस सुन्न सक्नु पर्दा रहेछन् रगतका भेलहरूमा पौडने हिम्मत गर्नु पर्दा रहेछन् धन्य आमा म तिमीबाट अविरल सिकिरहेछु जीवनको परिभाषा हो तिमीले जस्तै मैले पनि आफ्नो लासमाथि मृत्युले धुन बजाउन्जेलसम्म म मेरा कमजोरीहरूमा सामर्थ्य खोजिरहन्छु तिम्रो छातीले जिन्दगीका आरोह अवरोहका थुप्रै प्रलयहरू थामे जस्तै म पनि मेरो छातीलाई भूकम्प निस्तेज पर्ने एउटा अक्लो स्तम्भ बनाएर आमा मैले त्यहीँबाट आफ्नै जिन्दगीको इन्द्रिणी देख्न चाहन्छु र यो पक्षघात समयलाई उभ्याउन चाहन्छु खातवारी संखुवा सभा भई यतिखेर युएसए रहनुभएका मोनु लोहरुङ राईको आमालाई सम्झँदै शीर्षकको कविता थियो यो आत्मीयमन फेरि पनि हार्दिक स्वागत अभिवादन कार्यक्रम स्वर्णिम प्रहर नेपाली संसार अनलाइन रेडियो मार्फत सुन्दै हुनुहुन्छ चौबिसै घण्टा सातै दिन प्रसारण हुने अनि छोटो समयमै थुप्रै अवार्ड जित्न सफल प्रवासी नेपालीहरूको ढुकढुकी बन्न सफल नेपाली संसार अनलाइन रेडियो मार्फत तथा अनलाइन रेडियो मध्येकै सबैभन्दा बढी गुगल एप्लिकेशनमा उपलब्ध नेपाली संचार अनलाइन रेडियोको कार्यक्रम स्वर्णिम प्रहरको यो वसाईमा छौं तपाईँकै सृजनाहरू उठाइरहेको छु मैले थुप्रै सृजनाहरू छन् मसँग सकेसम्म म तपाईँकै धेरै सृजनाहरूलाई यति बेला उठाउने कोसिस गरिरहेको छु यति बेला एउटा कथा छ मसँग अनु अनुत्तरित शीर्षकको मौल श्री लिम्बु हुनुहुन्छ झापाका श्रेष्ठ हाल इपो पेराकमा रहनुहुन्छ मलेसिया इपो पेराकमा उहाँको लघु कथा अनुत्तरित शीर्षकको यो बसाइमा ए सुन्दरी तिमीलाई थाहा छ तिमी जस्ताहरू समाज र देशकै कलङ्कका पात्र हौ जहाँ तिमी बनावटी जीवन गुजार्दैछौ नि यो बर्बादीको अखडा हो के तिमीलाई अलिकति पनि हिन्ताबोध छैन सुखफोक गरिसकेपछि ती सज्जनले यथार्थ ओकलेर सुन्दरीलाई यो ठाउँ छोड्नलाई सम्झाउँदै थिए महाशय मेरो भूमिकाका बारेमा सोचेर मन अमिलो नपर्नुहोस् बरु जुन उपलब्धि हासिल गर्नलाई आउनु भएको थियो त्यो प्राप्त भयो कि भएन होला लवस्तर्या हुँदै व्यापारीको आकांक्षालाई पनि थपिन् यो ठाउँ हजुरहरूको लागि नै हो कदाचित हजुरहरू आउनु भएन भने हाम्रो के अभिगत होला ती सज्जन पहिलो पटक यस्तो ठाउँमा गएको थियो जहाँ इमान इज्जतलाई दाउमा राखेर जानुपर्ने हुन्छ वस्तु त घरबाट हिँड्दा यही आउनका लागि तय गरेका थिएनन् एका बिहानै श्रीमतीसँग किचोलो भएकाले दिनभरि अन्तै भौतारिएर साँझ यता पसेका थिए यहाँबाट निस्किएपछि उसका सारा तनावहरू गायब भए झै लाग्यो तर भर आत्मग्लानी भएन इपो हाल इपोपेरा मलेसियामा रहनुभएका मौल श्री लिम्बुको लघुकथा थियो यो व्यवसायमा हामीले लघुकथा अनुतरित शीर्षकको लघुकथा उठाएका थियौं कार्यक्रम स्वर्णिम प्रहरको व्यवसायमा तपाईँकै सृजनाहरू उठाइरहेको छु थुप्रै सृजनाहरू फेसबुक मार्फत प्राप्त थुप्रै सृजनाहरू पनि मसँग छन् आज यति बेला एउटा फेसबुक मार्फत प्राप्त सृजना रहेका साथी केराबारी मोरङका साथी रिजन सुब्बाको गजल यतिखेर यो बसाइमा दिन्छन् मान्छे यहाँ हाँसिदिन्छन् मान्छे बासी दिन्छन् मान्छे यहाँ हाँसिदिन्छन् मान्छे चपाई चुइगम वस्त्रमा दिन्छन् मान्छे बासिदिन्छन् मान्छे यहाँ हाँसिदिन्छन् मान्छे चपाई चुइगम वस्त्रमा दिन्छन् मान्छे देखे पनि नदेखे झै गर्नुपर्छ नाटक देखे पनि नदेखे झै गर्नुपर्छ नाटक सत्य कुरा खोल्यो भने दिन्छन् मान्छे बासिदिन्छन् मान्छे यहाँ दिन्छन् मान्छे चपाई चुइगम वस्त्रमा टाँसिदिन्छन् मान्छे लालचको खोल ओढी शिकार गर्छन् र त लालचको खोल ओढी शिकार गर्छन् र त हिरा खोसी फुलको माला दिन्छन् मान्छे बासी दिन्छन् मान्छे यहाँ दिन्छन् मान्छे चपाई चुइगम वस्त्रमा दिन्छन् मान्छे बाचन्जेल खपाएर निन्दा भत्सना बाचन्जेल खपाएर निन्दा भत्सना म मरेपछि गङ्गाजल र काशी दिन्छन् मान्छे बासी दिन्छन् मान्छे यहाँ दिन्छन् मान्छे तपाईँ चुइगम वस्त्रमा दिन्छन् मान्छे केराबारी मोरङका साथी हुनुहुन्थ्यो रिजन सुब्बा रिजन सुब्बाको गजल यो बसाइमा मैले उठाएको थिएँ यो गजल सँगसँगै यति बेला कार्यक्रमको दोस्रो साङ्गीतिक सौगात राख्ने बेला भएको छ दोस्रो साङ्गीतिक सौगात स्वरूप कपिल गेवालीको शब्दभित्र कृष्ण बम मल्लको संगीत अनि प्रमोद खरेलको आवाजलाई रोजे कति खुसी हुन्थ्यौं हामी गीतपछि फेरि पनि हाजिर हुने नै छु कार्यक्रम स्वर्णिम प्रहर सँगै रहनुहोला कति खुसी थियौ हामी सँगै साथमा हुँदाखेरि आँसु पुस्ने हात छैन आज मैले रुदाखेरि आँसु पुस्ने हात छैन आज मैले रुदाखेरि कति खुसी थियो दिएको हो तिमले माया गरे जाति मैले माया गरेको थिएँ तिमी शिखर सड्दै जादा मोराली झरेको थिए तिमी शिखर चढ्दै जाँदा मोराली झरेको थिए कति खुसी थियौ हामी थिइन भुल्न अब तिमीले मलाई भुल्नु पर्छ मैले तिमीलाई सकिन भुल्न अब तिमीले मलाई भुल्नु पर्छ डाली बसिन्यौली रुदा तिम्रो यादले आँसु छ डाली बसी न्याउली रुदा तिम्रो यादले आँसु झर्छ कति खुसी थियौ हामी कति खुसी थियौ हामी सँगै साथमा हुँदाखेरि आँसु पुस्ने हात छैन आज मैले रुदाखेरि आँसु पुस्ने हात छैन आज मैले रुँदाखेरि कति खुसी थियो नेपाल भाषा या छगु नुगु ज्याझो ज्याझो लखट लक प्रवासी नेपाली तेत लक्षित याना प्रसार नियतगु नापाङ्गु रेडियो नेपाली संचार रेडियो अस्ट्रेलिया पाखे ज्याझो लखत लक चिपिन थाबाय मसिका चिपिन थाते वया चिपिन साले नाप थारे यो पिन्ड मिले देथा फैगु छगु नो कठाय ज्याझो जी बिगिन चिकपिनिङ हंगे डाउगेको जी शुक्रबार बहनिसिया गुटा इलान्से जिता इ तक नेपाली संचार डट कम नेनेको लोमङका दिमते ज्याजो लखटा लाक भ्रष्टाचार र अपराध रहित हाम्रो समाज कसले कति दियो र कसले कति लियो कसले मह काट्यो अनि कसले हात चाट्यो कसले चुट्यो कसले लुट्यो सुन्दर शान्त र भ्रष्टाचार रहित नेपालको परिकल्पना भ्रष्टाचार विरुद्ध नेपाली संसार रेडियोको बेजोड अभियान भण्डाफोर भण्डाफोर भण्डाफोर चाँडै नै आउँदैछ नेपाली संसार रेडियोमा प्रतीक्षा गर्नुहोस् प्रवासी जीवन नेपालीहरूको रहर होइन बाध्यता हो र यही बाध्यताको झुमरीहरूको बीचमा नेपाली संसार रेडियो यहाँहरूको माझमा आइसकेको छ कार्यक्रम सङ्स अन डिमान्ड लिएर हजुर हरेक बेलुकी नेपाली समय पाँच पन्ध्रदेखि र अस्ट्रेलियाको मेलबर्न सिडनी र समय समयअनुसार दस तीसदेखि नेपाली संसार रेडियोमा डिमान्डै डिमान्ड र रिक्वेस्टै रिक्वेस्टले भरिएको कार्यक्रम डिमान्ड हजुर मित्रहरू म प्रमोद के सोनीको साथमा यस कार्यक्रम मार्फत तपाईँ आफ्नो रचना गीत गजल कविता प्रस्तुत गर्नुको साथै आफूलाई मनपर्ने आफूले सुन्न अनि सुनाउन चाहने गीतहरू पनि तपाईँ आफ्नो आफन्तजनहरूको लागि रोज्न सक्नुहुनेछ स्काइपमा हाम्रो एड्रेस रहेको छ नेपाली संसार रेडियो र भाइबरमा हाम्रो एड्रेस रहेको छ plus six one two two six two five four eight four seven हजुर नेपाली संसार रेडियो प्रवासी नेपालीलाई लक्षित गरेर प्रसारण गर्ने पहिलो बहुभाषिक नेपाली रेडियो हो जसले छोटो समयमै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएको छ नेपाली संसार डट कम देश विदेशका ताजा तुरन्त समाचार अङ्ग्रेजी र नेपालीमा साथै नयाँ नयाँ हिन्दी नेपाली अंग्रेजी चलचित्र सफ्टवेयर डाउनलोड कम्प्युटर सम्बन्धी समस्याको समाधान र नेपाली संसार रेडियो र टेलिभिजन अब एउटै साइटमा नेपाली कम अब हरेक कुरा एउटै वेबसाइटमा शिक्षा सूचना र मनोरञ्जनको भिन्नै संसार नेपाली संचार प्रवासी नेपालीको एक मात्र डुबुकी इन्टरनेटको दुनियाँमा नेपाली आवाज यो नेपाली संचार रेडियो चौबिसै घण्टा सातै दिन The station with the best, best, best, best, best music. Best music. I love the music. Best music. In your face, all over the place. We're online 24 7. 24 7. You're listening to the hottest internet station. Nepali Sanchar radio station. गएको थियो कोही फर्केर आएन गएको थियो कोही फर्केर आएन मुटुलाई छोई फर्केर आएन गएको थियो कोही फर्केर आएन मुटुलाई छोई फर्केर आएन कमाउन पैसा विदेशियो भरै कमाउन पैसा विदेशियो मुक्ला मुक्लानिया पोई फर्केर आएन गएको थियो कोही फर्केर आएन मुटुलाई छोई फर्केर आएन अनेक बाचा गरी चुनाव जितेपछि अनेक बाचा गरी चुनाव जितेपछि नेताजी त खोइ फर्केर आएन गएको थियो कोही फर्केर आएन मुटुलाई छोई फर्केर आएन अमर सञ्जीवनी पाइन्छ बताइदेऊ अमर सञ्जीवनी पाइन्छ बताइदेऊ मर्या मान्छे रोही फर्केर आएन गएको थियो कोही फर्केर आएन मुटुलाई छोई फर्केर आएन चिसापानी रामेछापका श्रेष्ठ शरण श्रेष्ठको गजल उठाउँदै फेरि पनि स्वर्णिम प्रहरको यो आत्मीय स्वागत छ सम्पूर्ण मनहरूमा प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँ यात्री साप्तिक सहयात्री विक्रम अर्पण प्रवासमा नेपालीपन सूचना र मनोरञ्जनको भिन्नै संसार अस्ट्रेलिया मेलबोर्नबाट चौबिसै घण्टा सातै दिन निरन्तर सूचना र मनोरञ्जन दिन यहाँहरूकै माझ इन्टरनेटको माध्यमबाट मोबाइल तथा कम्प्युटरमा प्रवासबाट प्रसारित पहिलो बहुभाषिक रेडियो नेपाली संचार अनलाइन सुन्दै हुनुहुन्छ साथै डब्लु कम मार्फत पनि हामीलाई सुन्दै हुनुहुन्छ यति बेला फेसबुक मार्फत प्राप्त केही मुक्तकहरू केही सृजनाहरू उठाउँछु दिपेन्द्र सङ्गम ओली हुनुहुन्छ दाङ तुलसीपुर हाल मलेसियामा हुनुहुन्छ उहाँ उहाँको दुईवटा मुक्तक हाम्रो फेसबुक पेजमा प्राप्त भएको छ उहाँले पठाउनु भएको दुईवटा मुक्तकै म आजको बसाइमा उठाउने कोसिस गरिरहेको छु दिपेन्द्र सङ्गम ओलीको पहिलो मुक्तक किन पागल भए म जवाफ देऊ किन पागल भए म जवाफ देऊ मन्त्रालयमा पुगी तिमी दवाब देऊ किन पागल भए म जवाब देऊ मन्त्रालयमा पुगे तिमी दबाब देऊ जब म चितामा पुगे भनेदेखि जब म चितामा पुगे भनेदेखि संसारबाट उसलाई पनि सखाप देऊ किन पागल भए म जवाब देऊ मन्त्रालयमा पुगी तिमी दबाब देऊ तिमीले साथ छोडे पनि मरेर जाँदिन तिमीले साथ छोडे पनि मरेर जाँदिन तिम्रो सामु कोपिला झरेर जाँदिन दिपेन्द्र ओलीको दोस्रो मुक्त तिमीले साथ छोडे पनि मरेर जाँदिन तिम्रो सामुको पिला चाहिँ झरेर जाँदिन केही गरेर देखाउँछु तिम्रो सामु मैले केही गरेर देखाउँछु तिम्रो सामु मैले तिमीबाट सयौं जङ्गा तरेर जाँदिन तिमलाई तिमीले साथ छोडे पनि मरेर जाँदिन तिम्रो सामुको पिला चाहिँ झरेर जाँदिन दिपेन्द्र मौलीलाई धेरै धेरै धन्यवाद यो मिठो मुक्तकका लागि यति बेला फेरि पनि फेसबुक मार्फत प्राप्त अर्को सृजना म यति बेला उठाइरहेको छु अरुण चामलिङ अम्मान हुन्छ पातले पानी भोजपुर हाल युए उहाँको गजल यति बेला यो बसाइमा निष्ठुरीलाई भुलिसके मलाई माया मारेपछि निष्ठुरीलाई भुलिसके मलाई माया मारेपछि साथी मात्र भनेर नै जहिले पनि तारेपछि निष्ठुरीलाई भुलिसके मलाई माया मारेपछि साथी मात्र भनेर नै जहिले पनि तारेपछि एक्लो जीवन बिताउनेछु छु निष्ठुरीकै यादमा एक्लो जीवन बिताउनेछु छु निष्ठुरीकै यादमा यो जुनीमा पाउने आशा हृदयले हारेपछि निष्ठुरीलाई भुलिसके मलाई माया मारेपछि साथी मात्र बनेर नै जहिले पनि तारेपछि जसो तसो जसो गरी चल्छ जीवन त्यसरी नै चलाइदिन्छु जसो गरी चल्छ जीवन त्यसै गरी चलाइदिन्छु मलाई जहिले दोधारामा नियतिले पारेपछि निष्ठुरीलाई भुलिसके मलाई माया मारेपछि साथी मात्र बनेर नै जहिले पनि तारेपछि आखिर अन्त्य हुने त हो हुने त हो जिन्दगीको यात्रा आखिर अन्त्य हुने त हो जिन्दगीको यात्रा साथ नपाई तिमीले नै अन्तै दिल सारेपछि निष्ठुरीलाई भुलिसके मलाई माया मारेपछि साथी मात्र भनेर नै मलाई जहिले तारेपछि साथ नपाई तिमले नै अन्तै दिल सारेपछि साथ नपाई तिमीले नै अन्तै दिल सारेपछि साथी मात्र भनेर नै जहिले पनि तारेपछि निष्ठुरीलाई भुलिसके मलाई माया मारेपछि साथी मात्र भनेर नै जहिले पनि तारेपछि निष्ठुरीलाई भुलिसके मलाई माया मारेपछि अरुण चामलिङ अम्मान हुनुहुन्छ पाते पानी भोजपुरका साथी यति बेला युएमा हुनुहुन्छ मिठो सृजनाका लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद आत्मीय मन यो सृजना वाचनसँगै यतिखेर तेस्रो सांगीतिक विश्राम स्वरूप अन्जु पन्तको आवाज रोजे रमेश सुवेदीको शब्दभित्र सन्तोष श्रेष्ठको संगीत आसुदी बैगुनीले तपाईँका लागि अन्तिम चरणमा फेरि पनि हाजिर हुने लाग्छ मलाई यति ठुलो रह तस्विर कसैको ऊ एक टक उभिरहेछ लिएर तस्विर कसैको ऊ एक टक उभिरहेछ जसरी चुपचाप सहेर सधैँ सडक उभिरहेछ लिएर कसैको तस्विर ऊ एक टक उभिरहेछ जसरी चुपचाप सहेर सधैँ सडक उभिरहेछ युवा कता गए भनेर प्रश्न नतेर्साउनु म माथि युवा कता गए भनेर प्रश्न नतेर्साउनु म माथि लास बोक्न मलामी भनेर बनेर बालक उभिरहेछ लिएर तस्विर कसैको ऊ एकटक उभिरहेछ जसरी चुपचाप सहेर सधैँ सड़क उभिरहेछ भरत सापकोटा केरवानी रूपन्देहीका स्रष्ट हुनुहुन्थ्यो उहाँको यो मिठो मुक्तकसँगै फेरि पनि आत्मीय स्वागत गरे कार्यक्रम स्वर्णिम प्रहरको अन्तिम अन्तिम बसाईमा कार्यक्रम स्वर्णिम प्रहर यहाँले नेपाली संचार अनलाइन रेडियो मार्फत हरेक हप्ताको आइतबार यही समय अर्थात् नेपाली समय पाँच पन्ध्र बजेदेखि तथा अस्ट्रेलिया मेलबोर्न समय दस तीस बजे राति यहाँले यो कार्यक्रम सुन्न सक्नुहुनेछ यति बेला म तपाईँकै सृजनाहरू उठाइरहेको छु फेसबुक मार्फत त्यस्तै गरी इमेल मार्फत त्यही सुन्दर सृजनाहरू उठाउने क्रममा यतिखेर आचार्य प्रभाजीको लौकथा व्यवसायमा अमेरिकी जिन्दगी शीर्षकको आचार्य प्रभाजी अमेरिकामा रहनुहुन्छ पाका स्रष्टा हुनुहुन्छ यतिखेर अमेरिकामा उहाँको अमेरिकी जिन्दगी शीर्षकको लौकथा व्यवसायमा उहाँ बुवा उता नेपालमा हर्षविघोर थिए अमेरिका जाने खुसियालीमा उता छोरा बुहारी पनि आमा बाबु सासू ससुरा आउने खुसीमा मख थिए अमेरिका जाने दिन आइपुग्यो बुढाबुढी गमक्क परेर एयरपोर्टतिर लागे उनीहरूलाई छोरा बुहारी नातिलाई भेट्ने हर्षले आतुर बनाइरहेको थियो अमेरिकाको एयरपोर्टमा छोरा बुहारी नाति लिन आएका थिए पारिवारिक मिलन बडो हर्षलासका साथ भइरहेको थियो अमेरिका पुगेको हप्ता दिनसम्म उनीहरूलाई घुम्दै फुर्सद भएन छोरा बुहारी दुवैजनालाई विदा लिएर ढुक्कसँगले बाबुआमाले घुमफिर गराए अमेरिकाको जीवन अति रमाइलो आभास भइरहेको थियो सबै कुराको सुविधा निर्धक्कसँग घुमफिर गर्न पाइने बिजुली पानीको अभाव पनि नहुने जब समय बित्दै गयो नातिलाई स्याहार सुसार गर्ने जिम्मेवारी त छँदै थियो बुढाबुढीलाई छोरा बुहारीको मुख हेर्नसम्म पनि शनिबार आइतबार कुर्नुपर्ने समय आयो आधा रातमै छोरा बुहारी उठेर काममा जान्थे आउँदा बुढाबुढी सुतिसकेका हुन्थे यसरी समय बितिरहेको थियो नेपालमा हुँदा बुढाबुढी गाउँघर छरछिमेकी हाँस्दै गफ गर्दै हिँड्ने बानी स्वतन्त्रसँग जहाँ पनि जान सक्ने जति बेला पनि तर जब अमेरिका आए उनीहरू पिङजडाका पिंजडामा परेका सुगाजै भए न त कतै जान सक्नु आफ्नो खुसीले न त कोहीसँग बोल्न र भेट्न पाउनु उनीहरूको हर्षोल्लास र उमङ्गको अमेरिका बसाई निराशामा अनुवाद हुँदै गयो उनीहरू कहिले नेपाल फर्कन पाउने भन्ने आशाका दिन गन्न थाले कहिले काहीँ मौकामा छोरा बुहारीले उनीहरू सोध्ने गर्थे अब कहिले पठाउँछ हामीलाई नेपाल दिक्क लागिसक्यो यस्तो पनि जिन्दगी हो हामी बुढाबुढी त यो बेला गाउँघर घुमेर पूजापाठ गरेर तीर्थधाम गरेर बिताउने समय हो यसरी एक कुनामा बसेर दिन काट्न कहाँ सक्छौ र केही छैन केही गरौं केही छैन यस्तो आशय राख्दा उनीहरूले छोरा बुहारीबाट यस्तो जवाब पाउँथे के भन के भो त बुवा आमा नातिको मुख हेर्दै बस्ने नि हजुरहरू आउनु भएर त हामी काम गर्ने मौका पायौं नत्र हामीले पैसा कसरी कमाउने नातिले कसले हेर्छ बुढाबुढी यस्तो उत्तरले मौन बन्थे र सोच्थे छोरा बुहारीले पहिले उहिले बरु छोरा बुहारीले तीर्थधाम घुमाउँथे बुढाबुढीलाई कति प्रसन्न हुन्थे आज बाबु आमालाई अमेरिका घुमाउन बोलाउँछन् भनेर बाबु आमा मख पर्छन् टीका घुमाउनुको अर्थ त अर्कै पो रहेछ उनी भनेर उनीहरू एकअर्कालाई हेरेर मौन बन्थे बुढाबुढीलाई शंका भयो बाबुआमालाई अमेरिका बोलाउनुको स्वार्थ सायद सबै सन्तानको यस्तै हो आचार्य प्रभाको लघुकथा उठाए यतिखेर अमेरिकी जिन्दगी शीर्षकको यो मिठो लघुकथापछि कार्यक्रमको अन्तिम अन्तिम चरणमा फेसबुक मार्फत आएका केही सृजनाहरू यति बेला म उठाउँछु थुप्रै सृजनाहरू प्राप्त भएका छन् तिनै मध्येबाट केही सृजनाहरू यो बेला तपाईँ सन्दीप रजाली मगर हुनुहुन्छ बहराइनका साथी यति बेला म फेसबुक मार्फत प्राप्त भएको एउटा भावना रहेको छ सन्दीपज्यूको बाँचिरहनु तिमी सधैँभरि म मरिदिउँला तिम्रै लागि बाँचिरहनु तिमी सधैँभरि म मरिदिउँला तिम्रो लागि हाँसिरहनु तिमी सधैँभरि म रोइदिउँला तिम्रो लागि सन्दीप र जाली मगर बहराइनका साथीको भावना थियो यो यति बेला फेरि पनि फेसबुक मार्फत प्राप्त शिव थारू हुनुहुन्छ कपिल वस्तु हाल मलेसियाका साथी उहाँको मुक्तक यति बेला व्यवसायमा जिन्दगीका हरेक मोडमा तुवालो छाएको छ जिन्दगीका हरेक मोडमा तुवालो छाएको छ तिमी बिना यो जीवनमा भूकम्प आएको छ जीवनका हरेक मोडमा तुवालो छाएको छ तिमी बिना यो जीवनमा भूकम्प आएको छ बिर्सन म कहाँ सक्छु सँगै बित्या दिनहरू बिर्सन म कहाँ सक्छु सँगै बित्या यादहरू त्यही यादले हरेक पल मलाई सताएको छ जिन्दगीका हरेक मोडमा तुवालो छाएको छ तिमी बिना यो जीवनमा भूकम्प आएको छ यसका साथै स्वर्णिम प्रहरको यो बसाई मार्न अघि सम्पूर्ण साहित्य प्रेमी मनहरूमा एउटा अनुरोध तपाईँ सृजनशील हुनुहुन्छ तपाईँका सृजनाहरू हामीसँग पठाउँदा हरेक विधाको विधागत नियममा रहेर पठाउनु हुन विशेष अनुरोध छ आत्मीय मन तपाईँलाई स्वर्णिम प्रहरको यो दोस्रो बसाई कस्तो लाग्यो तपाईँका सल्लाह सुझाव प्रतिक्रिया अनि विभिन्न विधागत सृजनाहरू पठाउन नबुल्नुहोला जसका लागि हाम्रो इमेल ठेगाना Swarnim Prahar at Gmail dot com NIR NIMPRHAR at Gmail dot com radio at Nepali Sansar dot com RADIO at NEPLISNCHAR dot com त्यस्तै फेसबुकमा W W W dot Facebook dot com slash Swarnim Prahar with Bikram Arpan W W W dot Facebook dot com slash SWAR NIM PRAHAR WITH BIKRAMARBAN त्यस्तै गरी Facebook dot com slash Swarnim dot Prahar अनि Facebook dot com slash Nepali Sanchar media agency W W W dot Facebook dot com slash NEPLISANCHAR MEDIAAGENCY मार्फत पनि हामीसँग सहयात्रा गर्न सक्नुहुनेछ यतिन्जेल आफ्नो महत्वपूर्ण समय खर्चिएर स्वर्णिम प्रहरसँगै रहनुभयो नेपाली संचार अनलाइन रेडियो रेडियोसँगै रहनुभयो धेरै धेरै धन्यवाद तपाईँ सबैलाई हामी बीचको आत्मीयतालाई अझ निकट र प्रगाट बनाउन सशक्त माध्यम नेपाली संचार अनलाइन रेडियो टिम अस्ट्रेलिया प्रति पनि हार्दिक आभार अन्त्यमा उत्तम लिम्बुको आवाज तारा प्रकाश लिम्बुको संगीत र सुखबहादुर गुरूङको शब्द एकतर्फी माया अन्तिम सौगात स्वरूप छोड्दै प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण ओझेलिन्छु तपाईँको यो हप्ता सुखद र सृजनशील बनुस् अर्को हप्ता आउँछु ल छुट्टिए नमस्कार एक तरफी माया छु जल्दै जल्दै गए बेमौसमी त्यो फुल झै झर्दै झर्दै गए नराउनु रहेछ जीवनमा एकतर्फी माया नगर्नु रहेछ कसैलाई यति धेरै माया झै माया लगाएछु जल्दै जल्दै गए बेमौसमी त्यो फुल झै झर्दै झर्दै गए मेरे जीवन भ्रम थे मेरे धड़कन भ्रम थे रहे जीवन संग गई संगे बाथरूम भ्रम थे ओ, ओ, ओ, जीवन भन थे मेरे धड़कन भ्रम थे रहे जीवन सँगै सँग बाँच्नु भन्थे फेर्थे सपना सजाएछु टुट्दै टुट्दै गए बेमौसमी त्यो फुल झै झर्दै झर्दै गए कसरी मन पगल्न खोजे आफूलाई भुली तिम्रै खुसी रोजे ओ, ढुङ्गा जस्तै मन पगल्न खोजे आफूलाई भुली तिम्रै खुसी रोजे कस्तो रहर जगाएछु गल्दै गल्दै गए मौसमी त्यो फुल झै झर्दै झर्दै गए नलाउनु रहेछ जीवनमा एकतर्फी माया नगर्नु रहेछ कसैलाई यति धेरै माया मुझै माया लगाएछु जल्दै जल्दै गए थे सपना सजाएछु टुट्दै टुट्दै गए व्यर्थै रहर जगाएछु गल्दै गल्दै गए